हजारदेखि एक लाख रुपियाँसम्म कमाई हुने गरेको श्रीषको भनाइ छ ढुङ्गा खानीमा दसजनाले प्रत्यक्ष रोजगारी पाएका छन् आठ वर्षसम्म साउदीमा काम गरेर गरे अनि स्वदेश फर्किए तर विदेशमै फेरि विदेश नै जाने मन पलायो श्रेष्ठले भन्नुभयो तर प्रयास सफल भएन अहिलेसम्म गाउँमै ढुङ्गाको व्यापार राम्रो भएकाले बाहिर बजार खोज्न नपरेको श्रेष्ठको भनाइ छ मजदुरले एउटा सिलाइ ढुङ्गा कट पिस्ताल काटेको तिन रुपियाँ पाउँछन् एकजनाले दिनमा चार पाँच सयसम्म सिलाइ ढुङ्गाका तयार गर्छन् धेरै ढुङ्गा निस्केका बेला महिनाकै पैँतिस चालिस हजारसम्म कमाउँछन् घर छाउनको लागि जमिनमा बिछ्याउनको लागि घरको भिटामा टायलमा परि घुर्ने ढुङ्गा अहिले नेपाल फर माग्छ तर यहाँको सडक र कानुनी जटिलताका कारण बाहिर पठाउन नपाएको श्रेष्ठ बताउनुहुन्छ भुजुङ्गे गाउँले स्टोन भिलेजको रूपमा समेत चिनिन्छ स्टोन भिलेजकै नामबाट यहाँको होमस्टेको पनि नामाकरण गरिएको छ अब ढुङ्गा खाने दर्ता गर्ने तयारीमा छौँ तर अहिले हामी प हामीले पनि नगरपालिकासँग सडकको सडक सहज पहुँच फोर फेजको विद्युतको व्यवस्था पहिले गरिदिनुहोस् उहाँले भन्नुभयो अनि मात्र हामीले दर्ता गरेर कर तिर्छौँ भनेर सर्ट राखेका छौँ आठ वर्षसम्म साउदीमै काम गरेर स्वदेश फर्किएर ढुङ्गा खानीमा काम गर्दै आउनुभएका तुलबहादुर परियार भन्नुहुन्छ आफ्नै देशमा आफ्नै गाउँमा काम गर्न पाउँदा निकै खुसी छु आफ्ना बाबु बाजेले गर्दै आएको कामले निरन्तरता दिँदै गर्दा आफ्नै ठाउँमा काम गरेर पैसा कमाउँदा आनन्दको अनुभूति भएको परिवारको भनाइ छ खानीमा उत्पादित ढुङ्गाले गाउँसम्म बोकेर ल्याउने काम भने महिलाले गर्ने गर्दछन् खानीमा ढुङ्गा बोक्ने छत्तिस वर्षीय कुमारी श्रेष्ठले आफ्नो घरको काम सकेर फुर्सदको समयमा ढुङ्गा बोकेर पनि परिवारको जीविकोपार्जनमा ठूलो टेवा पुगेको बताउनुहुन्छ एक ओल्टा कटपिस ढुङ्गाको दुई रुपियाँ पाइन्छ एक खेत खेपमा एक सय पचासवटा बोक्न सक्छौ स्विसले भन्नुभयो गाउँमा ढुङ्गा खाने भएर फुर्सदको समयमा ढुङ्गा बोकेर घर चला खर्च चलाउ चलाउन पाउँदा खुसी छौ ढुङ्गा निकाल्ने स्लेट तयार पार्ने काम पुरुषले गर्छन् तर ढुङ्गा बोकेर सडकसम्म ल्याउने काम महिलाले गर्ने गरेका छन् खानीमा सिलेट ढुङ्गा दिनमै पाँच सयसम्म तयार गरेको खानीमा काम गर्दै आउनुभएका श्ले भविन्द्र श्रेष्ठले बताउनुभयो ढुङ्गा राम्रोसँग निस्केमा महिनाको तिस हजारदेखि चालिस हजारसम्म कमाइ हुने गरेको उहाँको भनाइ छ हाम्रा बाबुबाजेले नेपालमा सम्पत्ति चिन्यो या जान्यो भने जेबाट पनि पैसा कमाउन सकिन्छ ढुङ्गा माटो पानी जे बेचे पनि पैसा आउँछ भन्नुहुन्थ्यो भविन्द्र थप्नुहुन्छ त्यो आज साँचो रहेको रहेछ भन्ने प्रमाणित भएको छ स्लेट ढुङ्गा व्यवसायिक उत्पादन हुन थालेको हो भने केही वर्ष मात्रै भएको छ इस्टर्न भिलेजको रूपमा अहिले परिचित भुजुङ्गेको परम्परागत पेसा र आमदानी नै ढुङ्गा खानीमा जोडिएको थियो अहिले पनि ढुङ्गा बेचेरै गाउँले जीविका चलाउँथे पहिले छाना छाउने ढुङ्गा मात्रै निकाल्ने गरिए पनि प्रविधिको विकाससँगै पछिल्लो समय टाइलको विकल्पका रूपमा सिलेट ढुङ्गा प्रयोग हुन थालेपछि व्यावसायिक रूपमा पनि यहाँको माग र सम्भावना उच्च छ तर ढुङ्गा खानीले तीन तहको सरकारले व्यवस्थित गर्नुपर्ने माग स्थानिएको छ कानुन अभावमा अहिलेसम्म ढुङ्गा खानी करको दायरामा आउन सकेका छैनन् गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीले पालिकाभित्रका सबै ढुङ्गा खानीले व्यवस्थित गर्न पहल भइरहेको बताउनुभयो यहाँ ढुङ्गा खानीको राम्रो सम्भावना र अवसर हामीलाई छ तर यसलाई वैधानिक रूपमा कानुनी दायरामा ल्याउन सकिरहेका छैनौँ जसका कारण नगरपालिकाले कर पनि यथेष्ट सङ्कलन गर्न सकिरहेको छैन भण्डारीले भन्नुभयो ऐन नियम र मापदण्डभित्र रहेर ढुङ्गा खानी सञ्चालनको व्यवस्था गरे गरेर स्थानीय व्यवसायले पनि सहज र सरकारले पनि कर आउने वातावरण हामी बनाउनेछौँ Thank you. Golden future boarding school Galkot नगरपालिका वार्ड नम्बर चारमा सुनौलो भविष्य बाल समूह गठन गरिएको छ सुनिता सुवेदीको अध्यक्षतामा पच्चिस सदस्यीय सुनौलो भविष्य बाल समूह गठन गरिएको छ समितिको उपाध्यक्षमा सिमरन खड्का सचिवमा रबिन खड्का कोषा अध्यक्षमा सन्ध्या खड्का सहसचिवमा अभिषेक सुवेदी र शिक्षक संयोजक शिक्षक ईश्वर ईश्वरी नेपाने रहनु भएको छ बाल समूह कार्यक्रम विद्यालयका प्रबन्धक दलिराम गैरीको अध्यक्षतामा सम्पन्न भएको थियो जय सन्तोषीमा प्राथमिक विद्यालय गलकुट नगरपालिका वडा नम्बर तिन तल्लो लमाईमा सन्तोषी बाल समूह गठन गरिएको छ दुर्गा बहादुर खड्काको अध्यक्षतामा चौध सदस्य सन्तोषी बाल समूह गठन गरिएको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 charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कार्गो मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भ को पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच Suresh Khatri managing director Pangolin travels private limited Putali Sadak Kathmandu सस्तो सुलभ र सहज रूपमा अझै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् गलकुट खबरमा त व्यावसायिक विश्राम पछि फेरि खबरको सिलसिला राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत बागलुङका निजी आवास क्षेत्रमा अस्सी प्रतिशत पुननिर्माण गरेको बताएको छ दुई हजार चार सय चौरासी निजी आवास पुननिर्माण गर्नुपर्ने प्राधिकरणले अझै पाँच सय घर निर्माण गर्न नसकेको हो अहिलेसम्मको प्रगति विवरण दिने गरी प्राधिकरणले आयोजना गरेको एक अन्तर्क्रियामा जिल्ला आयोजनाकी निमित्त प्रमुख रेणुका पाण्डेले दुई सय चौवालिस घर निर्माणाधीन भएको सन्ताउन्नवटा घरले किस्ता नलगेको र दुई सय एक घर लाभग्राहीबाट स्वत बाहिर परिसकेको बताउनुभयो बागलिङ नगरपालिकामा सबैभन्दा धेरै उन्चालिस उनासाठी प्रतिशत लाभग्राहीले घर बनाएका छन् भने अनेट क्रमशः बढी घर बनेको बताइएको छ जस अनुसार जैमिनी नगरपालिकामा अठहत्तर प्रतिशत गलकोटमा पैँसठी प्रतिशत र ढोरपाता नगरपालिकामा एक एकसठी प्रतिशत घर बनाएका हुन् गाउँपालिका जिल्लातर्फ काठेकोलामा चौहत्तर प्रतिशत बरेङमा बैसठी प्रतिशत निसीकोलामा सडसठी प्रतिशत तमानखोला गाउँपालिकामा चौरासी प्रतिशत बडीगत गाउँपालिकामा उनासाठी प्रतिशत र ताराखोला गाउँपालिकामा एकहत्तर प्रतिशत लाभग्राहीले घर बनाएको बताइएको छ अहिलेसम्म एकवटा घरले मात्रै बनाउन नसक्ने भनेर पहिलो किस्ता लगे पनि फिर्ता गरेका छन् प्राधिकरणले पाँच वर्षको अवधिमा दुईवटा पक्की पुल निर्माण गरिरहेको झण्डै दस किलोमिटर सडक निर्माण गरेको र झण्डै दुई सय विद्यालय निर्माण गरिसक्न लागेको समेत पाण्डेले बताउनुभयो यो अवधिमा दुईवटा स्वास्थ्य चौकी समेत निर्माण गरेको हो प्राधिकरण मार्फत विद्यालय हेर्ने शिक्षा भवन हेर्ने र समग्रता हेर्ने गरी तीन प्रकारका कार्य कार्यालय भएकोले कार्यक्रम काम गर्ने तल्लो तहका प्राविधिक र लाभग्राहीले भने समयमा काम लिन कठिन भएको कतिपयले गुनासो गरेका छन् अन्तर्क्रियामा प्राधिकरणका सचिव सहसचिव गोपाल प्रसाद अर्यालले जिल्ला तहबाट सम्बोधन गर्न छुटेका साना ठुला कुराले प्राधिकरणसम्म गुनासो आएको बताउनु भयो उहाँले जिल्ला तहमा गुनासो नआउने गरी काम गर्न पनि आग्रह गर्नुभयो कतिपय विषय भने केन्द्रीय तहबाट निर्णय भएर आएपछि मात्रै काम गर्नु पर्दा ढिला भएको पनि उहाँले स्वीकार्नुभयो कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले काम राम्रो भए पनि अझै प्रभावकारी बनाउने जनताले समयमा आवाज सक्ने वातावरण बनाउने र ग्रामीण परिवेश अनुसार छाउने वा बनाउने प्रकृतिले प्राविधिकले छुट दिएर अगाडि गएमा सफलताको प्रतिशत बढ्ने बताउनुभयो कतिपय स्थानमा ढुङ्गाले छाना छाएकोले प्रगति नदेखिएको भन्ने कुरामा ढुङ्गा स्थानीय सामग्री भएकोले त्यसको व्यवस्थापनमा प्राधिकरणले ध्यान दिनुपर्ने समेत पौडेलले बताउनुभयो जिल्ला समन्वय समितिका उपप्रमुख विष्णुप्रसाद भोषालको अध्यक्षता एक प्रसाद रिजालको स्वागत सम्पन्न स्वागतमा सम्पन्न कार्यक्रममा निसिकोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल ताराखोला गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुन जैमिनी नगरपालिका सहितका पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू वडा अध्यक्षहरू लगायतले कामलाई पूर्णता दिनका लागि आवश्यक सुझाव दिएका थिए पाँच वर्ष सकिएर पनि प्राधिकरणले अझै एक वर्ष म्याद थपेर पुनर्निर्माणको काम गरिरहेको छ बाग्नुमा पनि माघ मसान्तभित्र पहिलो किस्ता लैजानेले मात्रै लाभग्राहीको सूचीकृत भएर घर बनाउन पाउने प्रावधान बनेको छ माघ मसान्त कटेपछि लाभग्राहीले रकम लैजान नपाउने व्यवस्था रहेको छ केही दिनदेखि जेमिनी नगरपालिका वार्ड नम्बर पाँचको सुस सुम्सा फाँट नजिकै दैनिक सडक चौडा पार्ने काम सुरु भएको छ सजिलो स्थानमा अघिल्लो वर्ष चौडा भइसकेको छ छुटेको र पहरो काट्नुपर्ने स्थानमा मात्र यो वर्ष सडकमा काम भइरहेको हो कालीगण्डकी करिडोरको पहरो परेको क्षेत्रमा सडक चौडा पार्ने काम भइरहेकोले घोषित गरेरै करिडोर आयोजनाले सवारी रोकेर काम काममा लगाएको हो यो कामले यातायातमा सामान्य कठिनाई बनाएको छ तोकेको समयमा गन्तव्यमा जान नपाएर यात्री हैरान छन् तर नेपाली सेनाले काम गरिरहेको यो खण्डमा चालु वर्ष चौडा पार्ने सबै काम सक्न लागेकोले यात्रीले सामान्य दुःख पाए पनि काम सक्नका लागि भएको निर्माण कार्य कार्यदलका प्रमुख रेश्मी राज भट्टराईले बताउनुभयो करिडोर मध्ये मालडुङ्गादेखि रिडीसम्मको अस्सी किलोमिटर सडकमा अहिले सेनाले काम गरिरहेको हो बागलुङतर्फको धेरै खण्डमा सडक चौडा पारिसकेको छ गुल्मी खण्डमा पनि चौडा पारेर कालोपति समेत गर्न लागेको भट्टराईले जानकारी दिनुभयो अबको एक दुई वर्षमा मालडुङ्गादेखि रिडीसम्मको सडकमा कालोपत्री बनाइसक्छौँ भट्टराईले मन्त्रीले भन्नुभयो यो सडक पुरा भएपछि बुटवल चार घण्टामा छोटो हुनेछ पोखरा हुँदै अनि ठुला सहरी क्षेत्रमा जाने धौलागिरी क्षेत्रका बासिन्दाले बुटवल जान पाउने व्यवस्था आएको उहाँले बताउनुभयो यो सडक खण्डको कालोपत्रीको काम भने सडक विभाग मार्फत कालीगण्डकी करिडोर आयोजनाले गर्नेछ तर सेनाले भने अहिलेसम्म दस मिटर चौडा पार्ने जिम्मा मात्र लिएको हो यो खण्डको अधिकांश स्थानमा पहरा फोड्ने काम सेनाले गरेको हो ठेकेदार मार्फत काम गरेको भए अहिलेसम्म ट्र्याक खुलेर जाने व्यवस्था अवस्था थिएन तर सेनाले गरेकै कारण समयमा बाटो खुलेको हो स्थानीय उपभोक्ता हरिश चापागाईले भन्नुभयो अहिले सडक छेउमा बजारको विकास भइसकेको छ ग्रामीण क्षेत्रमा जाने यात्रीले करिडोरको सहायता लिन थालेको उहाँले बताउनुभयो अधिकांश ग्रामीण सडकहरू पनि करिडोरमा जोडिएर बन्न थालेकोले थालेको उहाँले बताउनुभयो यसरी मुख्य सडकमा जोडिएर माथि शाखा सडक निर्माण हुन थालेपछि सडकहरू छोटो र यात्रीले पनि समयमा बस्तीसम्म पुग्न पाउने भएका छन् कालीगण्डकी करिडोर निर्माण हुँदा बागलुङको कुस्मिसेरादेखि दक्षिणका सबै बस्ती गुल्मी र स्याङ्जा जिल्लावासीले समेत सहज यातायातको सेवा पाउने भएका छन् उक्त यातायातको सेवाले बुटवल पाल्पा लगायतका सहर क्षेत्रमा सजिलै पुग्न पाएका छन् ती क्षेत्रमा अस्पताल शिक्षालय लगायतको सेवा सुविधा पनि पाउने भएपछि उपभोक्ताले पनि करिडोरलाई विकासको साधनको रूपमा लिन थाले थालेका छन् एनबिबिट खबरसँगै साँझ सात बजेको गलकुट खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक ढुङ्गा खानेबाट गाउँमै मनज्ञ आमदानी भुजुङ्गेका श्रीष गोल्डेन फ्युचर बोर्डिङ स्कुलमा सुनौलो भविष्य बाल समूह गठन जय सन्तोषीमा प्राथमिक विद्यालयमा सन्तोषी बाल समूह गठन ब्राइट लोटसको एक दिने शैक्षिक भ्रमण सम्पन्न र बागलुङमा अडसठी प्रतिशत निजी आवास पुनर्निर्माण चौडा हुँदै कालीगण्डको एक करिडोर एनएबी खबरसँगै साँझ सात बजेको गलकुट खबरमा कार्यक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो क्यान्सर सूचना मनोरञ्जनको लागि रेडियो गलकुट सुन्दै गर्नुहोस् नमस्कार